discount head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठ्यकाले नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब स्थानीय समाचार विस्तारमा चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्क अनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी सातजनाको मृत्यु भएको छ यस्तै हात्तीको आक्रमणबाट जना र गैडाको आक्रमणबाट एकजनाको मृत्यु भएको निकुञ्जले जनाएको छ यो एक वर्षको अन्तरालमा वन्यजन्तुको आक्रमणबाट जना घाइते भएका छन् बदलको आक्रमणबाट छजना गैडा तथा बाघको आक्रमणबाट सातजना र भालुको आक्रमणबाट दुईजना घाइते भएका छन् हिजो मात्रै पश्चिम चितवनको गीतानगर चार देवनगर स्थित दक्षिण काली मध्यवर्ती सामुदायिक वनबाट एउटै बाघले दुईजनाको ज्यान लिएको छ भने एकजनालाई घाइते बनाएको छ यसको केही महिना अघि मात्र निकुञ्चमा देखिएका धुर्वे हात्तीको धुर्वे नामको हात्तीले एक बोट दम्पति सहित चारजनाको ज्यान लिएको थियो निकुञ्जको तथ्याङ्कमा पनि पछिल्लो पाँच वर्षमा निकुञ्जका वन्यजन्तुबाट मानिसलाई आक्रमण गर्ने क्रम बढिरहेको छ पाँच वर्षको अन्तरालमा वन्यजन्तुबाट पैँतिसजनाको मृत्यु भएको र छैसठी जना घाइते भएका छन् चितवन राष्ट्रिय निकुञ्जको चिफ वार्डेनमा उपसचिव कमलचङ कुँवर सरुवा भई आउनु भएको छ वन मन्त्रालयको निर्णय अनुसार कुँवरलाई चितवन राष्ट्रिय निकुञ्जको नयाँ प्रमुख संरक्षण अधिकृतको रूपमा सरुवा गरी पठाइएको हो यसअघि उहाँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा कार्यरत हुनुहुन्थ्यो कुँवर यसअघि चार वर्षसम्म चितवन राष्ट्रिय निकुञ्जको सहायक संरक्षण अधिकृत र कायम मुकायम संरक्षण अधिकृतको रूपमा पनि कार्यरत हुनुहुन्थ्यो यसअघि चितवन निकुञ्जमा पुसदेखि वैशाखसम्मको पाँच महिनामा चार प्रमुख फेरिएका छन् पुसपछि वैशाखसम्म कुँवर अघि डाक्टर महेश्वर ढकाल फणिन्द्र राज खरेल र झमक बहादुर कार्की तीनजना प्रमुख भइसकेका थिए उपसचिव झमक बहादुर कार्कीले पच्चिस वैशाखदेखि लागू हुने गरी वैशाख पहिलो साता राजीनामा दिएपछि मन्त्रालयले हिजो कुँवरलाई चिफ वार्डेन खटाएको हो जलदेवी सामुदायिक वनको काठ उपभोग सम्बन्धी विवाद समाधान भएको छ जिल्ला वन कार्यालय भरतपुर र जलदेवी सामुदायिक वन लगायतका वनहरूका अध्यक्षको आज बसेको सहित बैठकले उत्पादित काठमध्ये आधा काठ सामुदायिक वनमै उपयोग गर्न पाउने निर्णय भएपछि सहमति भएको हो सहमति अनुसार दस हजार क्युफिटसम्म काठ जलदेवी सामुदायिक वनले आफ्नो उपभोक्ताहरूलाई कानूनी प्रक्रिया पूरा गरेर उपभोग गर्न पाउने भएको छ जिल्ला वन अधिकृत डाक्टर इन्द्रप्रसाद सापकोटाले उपभोक्ताको माग अनुरूप काठ उपलब्ध गराउने दायित्व वन कार्यालयको पनि भएकोले सहमति भएको बताउनु भएको छ यसअघि वन उपभोक्ता समितिहरूले जिल्ला वन कार्यालय भरतपुरको गेटमा लगाएको ताला लगाएका थिए कार्यालयको गेटमा ताला लगाएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो विगतमा भएको सम्झौता अनुसार भरतपुर हेटौडा दुई सय बीस केबी प्रसारण लाइनमा परेर कटान गरेका काठ आफूले नपाएको भन्दै वन उपभोक्ता समितिहरूले आपत्ति जनाउँदै आएका थिए एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज सैद्य स्मृति बहुमुखी क्याम्पसको पुस्तकालयमा तोडफोड गरेको छ क्याम्पस प्रशासन समक्ष राखेका विभिन्न माग सुनवाई नभएको भन्दै क्रान्तिकारीका विद्यार्थीले पुस्तकालयमा तोडफोड गरेको अखिल क्रान्तिकारी सैद्य स्मृति बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष अविनाशले जानकारी दिनुभयो क्रान्तिकारीले पुस्तकालय निर्माणमा एक नम्बरी इट्टा प्रयोग गर्ने सहमति तोडी दुई नम्बरी इट्टा प्रयोग गरेकोले तोडफोड गरेको जनाएको छ एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले क्रान्तिकारीका विद्यार्थीले बालकुमारी कलेज नारायणगढको परीक्षा शाखामा तोडफोड गरेका छन् कलेजको लाइब्रेरीमा रहेको पुस्तकको पुस्तक लैजाने विषयमा भएको विवादका कारण तोडफोड भएको बताइएको छ विद्यार्थीहरूले पुस्तक लैजाँदा धरोटी लिन नहुने आफूहरूको माग व्यवस्था भएकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका सदस्य रमेश पाण्डेले बताउनुभयो तोडफोडबाट परीक्षा शाखाको दुईवटा झालका सिसा फुटेको छ भने कर्मचारी सीता पण्डित सामान्य घाइते भएको बताइएको छ अन्य विद्यार्थी संगठन कलेज अन्य विद्यार्थी संगठन र कलेज प्रशासनले भने पुरानै सम्झौता अनुसार पुस्तक वितरण हुनुपर्नेमा जोड़ दिएको छ अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा विवादस्पद छविका पूर्व प्रशासक लोकमान सिंह कार्कीलाई नियुक्ति गरेको विरोधमा नेवी संघ चितवनले आज सिची जुलुस प्रदर्शन गरेको छ जनआन्दोलनका दोषी तथा भ्रष्ट छविका कार्कीलाई गरिएको नियुक्ति तत्काल खारेज गर्न माग गर्दै आज दिउँसो वीरेन्द्र क्याम्पसदेखि पुलचोकसम्म सिची जुलुस प्रदर्शन गरेको हो वीरेन्द्र क्याम्पस परिसरबाट शुरू भएको जुलुस पुलचोकमा पुगेर कोटसभामा परिणत भएको थियो कोटसभालाई सम्बोधन गर्दै नेवी संघ चितवनका अध्यक्ष अरुणेश्वर खनालले कार्कीको नियुक्ति खारेज समावेशमा आन्दोलन जारी रहने बताउनुभयो उहाँले शक्ति केन्द्रको दबावमा राजनैतिक दलले कार्कीलाई नियुक्ति गरेर जनभावनाको अपमान गरेको बताउनु भएको छ कार्यक्रममा नेविसंघका जिल्ला सदस्य विनोद पाण्डेले आन्दोलनकै बलबाट कार्कीको नियुक्ति खारेज गरी गराई छान्ने बताउनुभयो नेवी संघले विद्यार्थीको संयुक्त कार्यक्रम अन्तर्गत भोलि बेलुका नारायणघाटमा मसाल जुलुसको आयोजना गरेको छ भने संयुक्त विद्यार्थी संघर्ष समितिले वैशाख उन्तिस र तीस गते आयोजना गरेको नेपाल बन्दलाई भव्य रूपमा सफल पार्न आह्वान समेत गरेको छ फोहोर व्यवस्थापनका विषयमा समयमै कार्ययोजना बनाएर काम गर्न नसके भविष्यमा जटिल समस्या बन्न सक्ने आज रत्नगरमा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् प्रज्ञा सिडस नेपाल र रत्नगर नगरपालिकाले गरेको फोहोर शून्य अभियान सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सहभागी रत्नगर नगरपालिका र बछौली गाविसका सरकारवालाहरूले सबै फोहोर एक ठाउँमा थुपार्ने विधि दीर्घकालीन ढंगले उचित नभएको भन्दै फोहोरको उत्पादनलाई न्यूनीकरण गर्नुपर्नेमा जोड़ दिएका थिए कार्यक्रममा सहभागी स्थानीय निकायका प्रमुख स्थानीय राजनीतिक दल का प्रमुख तथा प्रतिनिधिले फोहोर न्यूनीकरणका लागि हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए कार्यक्रममा प्रणय श्रेष्ठले फोहोर शून्य अभियानको अवधारणा र हरिश भूषालले अवधारणा अनुसार सौरामा भइरहेको कामका विषयमा सहजीकरण गर्नुभएको थियो विश्वका विकसित देश र शहरमा पुनः प्रयोग हुन सक्ने वस्तुको पुनः प्रयोग कुहिने सड्ने कुराबाट कम्पोस्ट मल तथा थोरै मात्र काम नलाग्ने र नसड्ने वस्तु ल्याडफिल साइटमा राखिने गरेको उदाहरण दिँदै उहाँले यस विषयमा नेपालका प्रमुख सहर र सहर अनुमुख बसाले अनुकरण गर्न सक्ने पर्नेमा जोड़ दिनुभएको थियो उहाँले बढ्दो फोहोरले वातावरण अर्थ स्वास्थ्य राजनीति लगायतका क्षेत्रमा समेत नकारात्मक असर पर्ने भएकाले समयमा व्यवस्थापन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो कार्यक्रममा रत्नगर नगरपालिकाका कार्यकारी अधिकृत पुरूषोत्तम सापकोटाले फोहोर व्यवस्थापनका लागि रत्नगर नगरपालिकाले गरेको प्रयास र यसमा भएका चुनौतीका बारेमा आफ्ना धारणा राख्नु भएको थियो जनचेतनाको अभावमा सबै फोहोर एकै ठाउँमा राखिने परम्पराले व्यवस्थापनमा कठिनाई हुने गरेको भन्दै उहाँले सन्ने र नसन्ने फोहोर मात्र छुट निप्टाएर राख्न सकिए आधा फोर कम गर्न सकिने उहाँले बताउनुभयो कार्यक्रममा नेपाली काङ्ग्रेस रत्नगरका सभापति रूपन राज घिमिरे राप्रपा नेपालका गोकर्ण अधिकारी बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछाने रत्नगर अस्पतालका भोजराज खनाल लगायतले बोल्दै सकारात्मक सोचको विकास गर्न सके फोहोरलाई उत्पादनमूलक काममा लगाउन सकिने बताउनुभयो यसले सरसफाइलाई सँगै रोजगारीको सिर्जना पनि गर्नेमा उहाँको जोड थियो कार्यक्रममा रत्नगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वन बछौली गाविसका पूर्व अध्यक्ष फुलचन्द कुमार महतो रत्नगर नगरपालिकाका सामाजिक शाखा प्रमुख तरुण राज पौडेल विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो कार्यक्रममा सहभागीले रत्नगर र बचौली गाविसमा फोहोर शून्य अभियान सञ्चालनका लागि प्रस्तावना तयार गरी युरोपेली युनियनमा पठाउने निर्णय पनि गरेका छन् चितवनको भरतपुरमा भोलिदेखि शुरू हुन लागेको नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा हुने महाधिवेशनको भोलि बिहान उपराष्ट्रपति परमानन्द झाले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ महाधिवेशनको समुद्घाटन पूर्व आज भरतपुरमा मोटरसाइकल र्याली निकालिएको छ महाधिवेशनको अन्तिम तयारी सहित सर्वसाधारणलाई भरतपुरमा उतार्न चार दर्जन ठूला यात्रुवाहक बस चितवनका गाउँ गाउँ पठाइएको महासंघले जनाएको छ महाधिवेशन सफल पार्न देशभरका एकहत्तर जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरू भरतपुर पुगिसकेका छन् महाधिवेशनका लागि एक महिना अघिदेखि तयारीमा जुटेको महासंघले चितवनलाई सिंगारेको छ महाधिवेशनको उद्घाटन सत्रमा ए माओवादीका नेता वर्षमान पुन नेकपा नेकपा माओवादीका महासचिव रामबहादुर थापा समाजवादी जनता दलका अध्यक्ष अशोक राई लगायतका नेतालाई बोलाइएको छ महाधिवेशनमा मुख्य चार राजनैतिक दलका शीर्ष नेतालाई सहभागी भने नगराउने भएको छ आदिवासी जनजातिका मुद्दामा राजनीतिक दलले भ्रम फैलाएको भन्दै महासंघ अध्यक्ष राजकुमार लेखीले चारै दलका शीर्ष नेताहरू पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति सुशील कोइराला नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छितालाई कार्यक्रममा निम्त नगरिएको बताउनु भएको छ यसैबीच महाधिवेशनको बन्द सत्रमा सहभागी प्रतिनिधि एवं पर्यवेक्षकहरूका लागि खाना तथा आवासका लागि चितवनको पर्यटकीय नगरी सौरामा सौरामा विभिन्न होटलहरूमा गरी तीन सयवटा कोठा बुकिङ गरिएको छ बन्द सत्र आइतबार र सोमबार सौरामा हुन लागेको हो महाधिवेशनले तेह्र सदस्य सचिवालय पदाधिकारी समेत चयन गर्नेछ महाधिवेशनले तेइस वर्षपछि राजधानी बाहिर गर्न लागि हो नेपाल ट्रेन युनियन काङ्ग्रेस स्वतन्त्र चितवनको भोलि भरतपुरमा पाँचौं जिल्ला अधिवेशन हुने भएको छ जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आज नारायणघटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ सम्मेलनमा दिएको जानकारी अनुसार अधिवेशनले नयाँ नीति तथा कार्यक्रम तय गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्नेछ अधिवेशन गराउनका लागि निर्वाचन समिति गठन गर्नुदेखि प्रतिनिधि छनौटका काम सम्पूर्ण सकिएको ट्रेन युनियन काङ्ग्रेस स्वतन्त्र चितवनका अध्यक्ष लक्ष्मण प्रसाद भट्टराईले बताउनुभयो अधिवेशनमा चितवनका तीन सय साठी मजदुर प्रतिनिधिहरूको सहभागिता रहनेछ भर्खरै मात्र चितवनमा सरुवा भई आउने भएका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले चितवनको शान्ति सुरक्षा कायम गर्नका लागि सबै क्षेत्र समुदायको सहयोग आवश्यक रहेको बताउनु भएको छ जिल्ला प्रशासन कार्यालय चितवनमा आज आयोजित पत्रकार संघको परिचयात्मक कार्यक्रममा उहाँले शान्ति सुरक्षा कायम गर्ने दायित्व स्थानीय प्रशासनसँगै ना नागरिक समाजको पनि रहेको बताउनु भएको छ उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्न सके मात्रै निर्वाचनको वातावरण बनाउन सकिने हुँदा सबैलाई सो क्षेत्रमा लाग्न आग्रह पनि गर्नुभयो पूर्वी चितवनको भण्डारामा रहेको साङ्ग्रिला बोर्डिङ स्कुलमा आज नेपाल जुनियर रेडक्रस सर्कल गठन गरिएको छ अनुमोहन सिलवालको अध्यक्षतामा एघार सदस्य सर्कल गठन गरिएको हो सर्कलको उपाध्यक्षमा सपना तामाङ सचिवमा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 दीर्घकालीन उपाय नसोच्दा र स्वयं स्थानीय नै सचेत नहुँदा अकालमा मृत्युको मुखमा पर्नु परेको छ सामुदायिक आवाजमा आज हामीले जंगली जनावरको आक्रमणबाट बस्नका लागि के गर्न सकिएला भनेर सर्वसाधारणलाई सोधेका छौं सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज वन्यजन्तुको आक्रमणले हिजो जुन चाहिँ बाघको आक्रमणले गर्दा स्थानीयवासीको मृत्यु भयो यसको लागि स्थानीयवासी सर्वप्रथम आफै एवार हुनु पर्यो छेउछाउमा घर बनाउने टुरा के भन्छ सानोतिनो झुप्रो झाप्रे नबस्ने आफै आफैले एउटा चाहिँ यो जानकारी हुनु पर्यो छेउछाउमा बस्नु हुँदैन भन्ने कुरो अर्को कुरो चाहिँ वन्यजन राष्ट्रिय निकुञ्ज जुन समितिले पनि त्यसको लागि त्यस्तो बस्तीहरूको नजिक नजिकमा त्यही अनुसारले चाहिँ प्रोग्रामहरू चलाउनु पर्यो वन्यजन्तु चाहिँ नि अब पहिला उनका वासस्थानहरू बिस्तारै बिस्तारै नाश हुँदै गयो त्यसले गर्दा वासस्थानको खोजी र आफ्नो आहाराको खोजीमा उनीहरू चाहिँ गाउँतिर पस्न थालेका हुन् त्यसैले गर्दा हामीले त्यो वन्यजन्तुसँग द्वन्द्व गर्नुभन्दा पनि उनीहरूको बासस्थानलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरातिर चाहिँ लाग्नुपर्ने हुन्छ त्यसैले हुन त दुःखद घटना हो मान्छे मर्नु भनेको राम्रो कुरो होइन तर ती जीव जनावरको पनि आफ्नो वासस्थानमा हामीले के गरिरहेका छौँ त्यो कुरा पनि हामी सचेत हुनुपर्छ भन्ने जस्तो लाग्छ मलाई वन्यजन्तुबाट बच्नको लागि सबैभन्दा पहिला वन जङ्गललाई चाहिँ सबैभन्दा पहिला तार जाली लगाएर सुरक्षित बनाएर राख्नुपर्छ विभिन्न किसिमका प्रचारहरू गर्नुपर्छ जस्तो साइन बोर्डहरू राख्ने होर्डिङ बोर्डहरू राख्ने मान्छेहरूलाई चेतनामूलक कार्यक्रमहरू ल्याउने मान मानिसको बिचमा चेतनामूलक कार्यक्रमहरू ल्याउने मान्छेलाई सावधानीको लागि शान्ति सुरक्षा जस्तो वनपालेहरूको आवश्यकता हुन्छ वन जङ्गलमा जसलाई पाए त्यसैलाई छिर्न जथाभावी जान दिनु हुँदैन यी सबै कुराहरू चाहिँ ख्याल गर्यो भने वन्यजन्तुबाट बच्न सकिन्छ जस्तो लाग्छ मलाई वास्तवमा आएको छ भएका जङ्गलहरू मान्छेहरूले दिनानुदिन आफ्नो स्वार्थको लागि हडानी गरिरहेका छन् जसको कारण उनीहरूको वासस्थान चाहिँ साँगुरिँदै गएको छ जनावरहरू बस्ने ठाउँ चाहिँ पातलिँदै गएको छ उनीहरूले आराको कमी हुँदै गएको छ त्यस कारणले नै उनीहरू गाउँ पस्न बाध्य छन् त्यसैले चाहिँ एकदम कडा भन्दा कडा नियम नियमसहित यो जङ्गल फडानी चाहिँ रोक्नु पर्यो अनि विशेष गरेर चाहिँ जुन जनावरहरू छन् यिनीहरू लोप हुन आँटेको जनावरहरू यिनीहरूको चाहिँ संरक्षण गर्ने हो भने चाहिँ उनीहरूको वासस्थान चाहिँ नबिथुल्ने हो भने कुरो कसैलाई पनि असर गर्दैन मेरो भन्नु यति निकुञ्जमा भएको एउटा निकुञ्जमा एउटा खास एजेन्डा तयार गरी त्यसलाई कार्यान्वयन गर्नु पर्यो निकुञ्ज नजिक भएका बस्तीहरूलाई हटाई अलिक परसम्म सार्नु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 पनि गर्नुहोला इमेल ठेगाना radio Arpan news at Gmail dot com हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण सँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो म सुजिता हमाल बिदा नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी सङ्घ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com at office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो